अर्पण एक सय चार थप्लो पाँच इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभर एकैसाथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब खबर विस्तारमा प्रहरीको गोलीबाट हिजो साँझ मारिएका चर्चित जन दिनेश अधिकारीको सुनियोजित हत्या भएको भन्दै परिवार तथा एमाले नेताहरूले गृहमन्त्री वामदेव गौतमको ध्यानकर्षण गराएका छन् गृहमन्त्री गौतमको सरकारी निवास पुगेर एमाले नेता राजेन्द्र पाण्डे गंगालाल तुलाधार लगायतको टोलीले चरीको इन्काउन्टरको नाउँमा प्रहरीले हत्या गरेको भन्दै स्वतन्त्र छानबिनको माग गरेका छन् गौतम समक्ष नेताहरूले कानून र अदालत हुँदाहुँदै गोली हानेर हत्या गर्नु कुनै पनि अर्थमा सही मान्न नसकिने बताएका छन् गृहमन्त्रीको निवासमा एमाले परिवार तथा एमाले कार्यकर्ताहरूले धरना समेत दिएका छन् जवाफमा गृहमन्त्री गौतमले घटनाको छानबिन गरेर दोषीलाई कार्यवाही गर्ने आश्वासन दिएको पाण्डेले जानकारी दिनुभयो राजेन्द्र पाण्डे धादिङ एमालेका कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीले पटक पटक चरीलाई संरक्षण दिँदै आएका थिए विशेष गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको संरक्षणमा उनी विभिन्न मुद्दाबाट छुटकार पाउँदै आएका थिए यस्तै काठमाडौँको भेमढुङ्गामा मारिएका डन्देनिस अधिकारी चरीको शव बुझ्न उनको परिवारले अस्वीकार गरेको छ चरीको शवलाई पोस्टमार्टमका लागि हिजो नै त्रिवी शिक्षण अस्पताल महाराजगंज लगिएको थियो तर परिवारका सदस्यहरूले भने प्रहरीले नियोजित रूपमा उनको हत्या गरेको दावी गर्दै निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने बताएका छन् चरीको शव राखिएको त्रिवी शिक्षण अस्पताल परिसरमा उनका आफन्त र एमालेका कार्यकर्ताको भेड़ लागेको छ उनीहरूले प्रहरी विरूद्ध नाराबाजी पनि गरेका छन् चरी एमाले थादिङ एकका उपाध्यक्ष समेत हुनुहुन्छ व्यवस्थापिका संसदको बैठकमा आजदेखि विनियोजन विधेयक दुई हजार एकहत्तर माथि छलफल शुरू हुने भएको छ आजको बैठकमा सरकारले पेश गरेको बजेट अन्तर्गत मन्त्रालयगत छलफल हुने संसद सचिवालयले सुनाएको छ आज सूचना तथा संचार मन्त्रालय शिक्षा मन्त्रालय र वन तथा भू संरक्षण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने सुनाइएको छ प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले भने आफूहरूको माग पूरा नभएको भन्दै बजेटमाथि छलफल शुरू हुन घटिने बताउँदै आएको छ यसअघि हिजो कंग्रेस र एमालेका नेताहरूबीच भएको छलफल पनि टुङ्गोमा नपुगेको नेताहरूले बताएका छन् बैठक अघि आज पनि विपक्षीसँग छलफल गर्ने सरकारको तयारी रहेको छ अहिले संसदको सुन्ने समयमाले सुमेमा हिजो प्रहरीबाट मारिएका दिनेश अधिकारीबारे छानबिन गर्न सभासदहरूले माग गरिरहेका छन् सभासद राजेन्द्र पाण्डे गंगालाल तुलाधर लगायतले तत्काल छानबिन समिति गठन गर्न सरकार समक्ष माग गरेका छनृ नेपाली कंग्रेसका केन्द्रीय सदस्य शेखर कोइरलाले नेकपा एमाले प्रधानमन्त्री सुशील कोइरलाप्रति कटाक्ष गर्न गैर जिम्मेवार कार्य भएको बताउनु भएको छ प्रेस युनियन मकानपुरले आज हिटोडामा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता कोइरलाले सत्ता साझेदार एमालेको कार्यले सहकारीमा नकारात्मक असर पर्ने बताउनुभयो वहाँले प्रधानमन्त्री कोइरला र कंग्रेसका मन्त्रीहरूलाई गाली गर्ने अधिकार एमालेलाई नरहेको भन्दै चित्त नबुझे सत्ता छोड्न चुनौती दिनुभयो सबै मिलाएर अघि गर्दा सरकार सञ्चालनमा केही कमजोरी भएको भने उहाँले स्वीकार गर्नुभयो सुभाषद समेत रहनुभएका कोइरालाले नेपाली कंग्रेसको नेतृत्व लोकतान्त्रिक संविधान निर्माण गर्न सक्षम रहेको दावी गर्नुभयो लाइबेरिया सरकारले पछिल्लो समय फैलिएको इबोला भाइरसका कारण देशमा संकटकालको घोषणा गरेको छ लाइबेरियाका राष्ट्रपति इलेन जोनसन सराफीले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लाइबेरियामा नब्बे दिनका लागि संकटकालको घोषणा गरिएको बताएका हुन् विगत केही दिन यता फैलिएको इबोला भाइरसका कारण लाइबेरियामा दुई जनाको मृत्यु भइसकेको छ भने सेरालियोन र नाइजेरियामा समेत गरी नौ सय तीस जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले उल्लेख गरेको छ र दक्षिण कोरियामा सञ्चालन हुन गइरहेको सत्रौं एसियाली खेलकुद एसियाडको लागि करातेतर्फका खेलाड़ीको छनौट गरिएको छ प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका खेलाड़ीमध्ये चार चारजना पुरूष तथा महिला खेलाड़ीको नाम सार्वजनिक गरिएको हो जसमा पुरूषतर्फ परशुराम वास्तुला एकल विजय लामा पचपन्न केजी तलसम्म मुकुन्द महर्जन सडसठी केजी तलसम्म तथा दिवस श्रेष्ठ पचहत्तर केजी तल समूहका खेलाड़ी छनौट गरिएको छ त्यस्तै महिलातर्फ एकल चञ्चला तनुवार पचास केजी तल समूहमा अनु अधिकारी पचपन्न केजी तल समूहमा मनिका थापा र अडसठी केजी समूह समूहभन्दा माथिकोमा गंगादेवी अधिकारी छनौट भएका छन् हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lions चोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर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 मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस विज्ञापन